नमस्कार तपाईँहरूलाई आजको श्रृङ्खलामा स्वागत छ स्वदेश तथा परदेशमा छरिएर रहनुभएका तपाईँ सम्पूर्णप्रति साहित्यिक नमन यस श्रृङ्खलामा रहेर साथ हुने तपाईँ सबै सबैप्रति आभारी छु श्रोताहरू गत केही दिन अगाडिदेखि नै राधा पौडेलद्वारा रचित कृति खलङ्गामा हमला एउटी नर्सको डायरी वाचन गर्दै आइरहेको छु उक्त वाचनलाई पृष्ठ तिससम्म वाचन गरेर रोकेको थिएँ आज राधा पौडेलजीकै खलङ्गामा हमला स्कृतिका बाँकी रहेका भागहरू ल्याएर उपस्थित भइसकेको छु अब वाचन सुरु हुन्छ पृष्ठ एकतिसबाट दुईमा लेखिएको छ मेरो प्यारो जुम्ला सबभन्दा अग्लो ठाउँमा क्षेत्रीय प्रहरी कार्यालय छ अलि तल सैनिक ब्यारेक त्योभन्दा होचोमा एयरपोर्ट धावन मार्गसँगै दाङसाङतिरबाट बग्दै आउँछ तेला नदी अनि एयरपोर्ट कर्णाली प्राविधिक स्कुल र महत गाउँ तिनतिरबाट भिरालो हुँदै उपत्यका जस्तो सम्म ठाउँमा बसेको छ सानो बजार यही हो कर्णाली अञ्चल सदरमुकाम खलङ्गा जुम्लाको मोटामोटी भूगोल बजारबाट उत्तरतिर बिस्तारै उड्दै गरेको डाँडा र त्यसको ठिक पछाडि अजङ्गको ढुङ्गे पहाड अग्लिएको छ जसलाई डाँफे लेक भनिन्छ पूर्वपट्टि तिला नदीको काखै काखमा तेस्रो वारपार परेको जमिन छ पाण्डव गुफा नगरकोट हाटसिन्जा जस्ता जुम्लाका मुख्य गन्तव्य पुग्ने वरिपरिका डाँडा निचोल्नुपर्छ नेपाली भाषा खसको उद्गम बिन्दु मानिएको ठाउँ यही हाटचिन्जा हो पूर्वैमै कान्छीरवा हिमालको टुप्पो देखिन्छ जसमा बिहान र बेलुकी घामको किरण ठोक्किँदा आँखै अगाडि सुन टल्किरहेको भान हुन्छ जनशक्ति विकास अधिकृतका रूपमा यहाँ मेरो कामै डाक्टर नर्सहरूलाई सुरक्षित मातृत्व सेवाको तालिम दिने हो स्थानीय स्वास्थ्य कर्मीमा सुरक्षित मातृत्व सेवाको सिप छ कि छैन हेरेर कतिलाई आफै तालिम दिने र कतिलाई बाहिर पठाइदिने मेरो जिम्मा थियो गाउँघरतिर परम्परागत रूपमा सुत्केरी गराउँदै आएका सुडेनी र मातृत्व सेवामा संलग्न सङ्घ संस्थाको क्षमता बढाउन पनि मेरो कार्यक्षेत्रभित्र पर्थ्यो यसको निम्ति स्थानीयसँग बढ्ता हेलमेल राख्नु पर्थ्यो म पानी घट्टातिर गएर दलित वा गैर दलित दिदीबहिनीलाई भेट्थेँ उनीहरूसँग भलाखुसारी गर्थेँ उनीहरूले खाजा खाना घरबाट ल्याएका कोदोको बाक्लो रोटी ट्याप्प टिपेर नुन खुर्सानीमा चोप्दै खान्थे कहिलेकाहीँ एक दुई चर्का चिलिम तानिदिन्थे बाले जुन जुम्ला छिराइदिनु भएको थियो म त्यसलाई राम्ररी जिउन चाहन्थे जुम्लीहरूको जीवन खोतल्न चाहन्थे जागिरीको दायराबाट माथि उठेर जुम्लीहरूको कल्याणको निम्ति केही गर्ने चाहना मेरो अन्तर स्करणमा बसिसकेको थियो त्यसैले जुम्ला अस्पतालमा एक कोटी अफिसको दलिनमुनि बस्दा मात्र म जनशक्ति विकास अधिकृत हुन्थेँ त्यसबाहेक महिला अधिकार कर्मी सामाजिक परिचालिका नर्स डाक्टर सहयोगी सबैमै थिए आफूले जानेसम्म यी सबै भूमिका इमान्दारी साथ निर्वाह गरे भन्ने लाग्छ र मलाई यसमा सन्तोष पनि छ यसको फाइदा भनेको मैले जुम्ला यहाँको समाज संस्कृति र रहनसहनलाई नजिकबाट चिन्ने मौका पाएँ जागिरको सिलसिलामा जुम्ला टेकेर यहाँको गरिबी र विपन्नतालाई शराब्दै फर्कनेहरूले भन्दा कयौँ गुणा बढी जुम्ला र जुम्लीले मलाई तिरेको पहिचो यही सामाजिक ज्ञान हो जुन एक लाख किताबले दिन सक्दैन हुन त सबै ठाउँको समाज संस्कृति र रहनसहनको सहनको आफ्नो विशेषता हुन्छ त्यसमा पनि जुम्लाको खास छ यहाँ वर्षैभरि साना ठुला चाडपर्व निरन्तर चलिरहन्छन् सैनिक जात्रा रोपाई जात्रा अरू के के के के हो के के के के जात्रा र पर्वको सङ्ख्या मात्रै गन्ने हो भने राजधानी काठमाडौँसँग निकै नजिक छ जुम्ला मनाउने तौर तरिकामा भने धरती र जुन जत्तिकै अन्तर होला काठमाडौँमा सानो सानो पर्व दुलै भित्र्याए जत्तिकै धुमधामसँग मनाएको मैले देखेकी छु यहाँ भने दुलै अन्माउन लागे जस्तो रौनकविहीन हुन्छ दुर्गम बसाएको भाडा हो वा जन्मजात गरिबीको घर तिरिरहेका छन् जुम्लेहरू चाडपर्वमा पनि कसैको अनुहार फक्रिएको मैले देखिनँ कहिलेकाहीँ यस्तो लाग्छ जुम्लाका पर्व जम्मै औँलामा गर्न सकिने धनीहरूको निम्ति मात्रै त होइनन् जातैका आधारमा पोसिएका र ठगिएका भनी वर्गीकरण गर्नेले एकचोटि जुम्ला आएर हेरे हुन्छ यहाँ सुविधाबाट ठगिएका जम्मै दलित वा कथित तल्लो जातका छैनन् माथिल्लो जात र राज्य स्रोतबाट पोसिएको भनिएका बाहुन क्षेत्र पनि थुप्रै छन् जो पेट भर्ने घाँस र आङ ढाक्ने एक सरो धागोमा निम्ति रगत पसिना बगाउँछन् जनगणनाको तथ्याङ्क केलाएर भनेको होइन तर मेरो अनुभवमा जुम्लामा बाहुन छेत्री र दलितकै बाहुमूल्य छ मुगुबाट बसाइ चरेर आएका मुगाली पनि छन् यीमध्ये मैले भेटेका धेरै गरिबै छन् बा भन्नुहुन्थ्यो जुम्लामा चन्दननाथ र भैरवनाथ मन्दिरलाई धेरै मानिन्छ छेउमा नदी छ एकचोटि मन्दिर दर्शन गर्न जाँदा नदीमा पानी लिन गएको पानी त जमेर बरफ बनेछ बरफलाई ढुङ्गाले फोरे तताएर पानी बनाए अचेल पनि चन्दननाथ र भैरवनाथमा उत्तिकै आस्था छ जुम्नेहरूको दसैँका बेला दुवै मन्दिरमा लिङ्गो फेर्ने चलन रहेछ बडो रमाइलो हुन्छ लिङ्गो फेरेको हेर्न चन्दननाथ बाबालाई त साक्षात् भगवानै मानिन्छ यहाँ जसले जे माग्यो पुरा हुने विश्वास छ उनीहरूले कति पुस्तादेखि कति थोक माग्दै आए होलान् खै पुरा भयो कि भएनन् म जान्दिनँ माग्न भने छाडेका छैनन् बाले भने जस्तो नदीको पानी बरफ भएर डम्म ढाकिएको नदेखे पनि यहाँको चिसो मौसमले सुरु सुरुमा त मलाई अत्यासै लाग्यो दसैँ नआउँदै असोजबाटै जाडो सुरु हुँदो रहेछ तिहार सकिएपछि मङ्सिरदेखि चैत्रसम्म हिउँ पर्ने बिहान बिहान बाहिर हिँड्दा ठाउँ ठाउँमा बरफ जमेको मैले पनि देखेँ जिन्दगीमा पहिलोचोटि राष्ट्रिय पन्छी डाँफे देखेको जुम्लामै हो डाँफे पनि देखेँ मारेर खाएको पनि देखेँ हिउँ पर्न थालेपछि पन्छीहरू सुरक्षित बास खोज्दै बस्तीतिर आउँदा रहेछन् त्यही बेला सिकार गर्ने सिकार गर्ने चाहिँ को भने सिकारीलाई समातेर कारवाही गर्नुपर्नेहरू नै डाँफेको मासु पकाएर भोज खाने गरेको सुने जुन मलाई मन परेन मलाई सबभन्दा मन परेको यहाँको भाषा हो त्यसमा पनि सबभन्दा रमाइलो के लाग्यो भने अङ्ग्रेजीमा जस्तै जुम्ली भाषामा साना ठुला सबैलाई एकै किसिमले सम्बोधन गरिदो रहेछ नेपालीमा बोल्दा हामी त तिमी तपाईँ र हजुरमै अल्मलिरहेका हुन्छौँ अङ्ग्रेजीलाई आनन्द छ सबैलाई यौँ भन्छन् उच निच भन्ने नै छैन त्यस्तै हुँदो रहेछ जुम्ली भाषामा के गरिरहेका छौ भनेर सोध्नु पऱ्यो भने सानो ठुलो जो भए पनि तुमी न के गर्दछौ भने पुग्ने लगाएको कुरा गर्दा महिलालाई सामान्यतया चोलो ब्लाउज र धोतीमा देखे टाउकोमा पछ्याउरा कहिले टुटेको पाएन तराईतिर बर्खा याममा घुम ओडे जस्तो पछ्याउरा ओढ्दा रहेछन् आफूभन्दा ठुलो वा नातामा मान गर्नुपर्ने व्यक्ति अगाडि छन् भने त्यही पछ्यौरा सिउँदोतिरबाट आँखासम्म तान्ने चलन रहेछ अनि कानतिरबाट तानेर मुखमा च्याप्दा रहेछन् यसलाई जुम्ली भाषामा घुम्चो राख्ने भनिन्छ मलाई यो चलन पराएका महिलाले घुङ्घट ओडे जस्तो वा मुस्लिम महिलाले बुर्खा लगाएको जस्तो लाग्यो पुरुषहरू दौरा सुरुवाल स्टकोट र सर्ट प्यान्ट लगाउँछन् टोपी साधारणतया जम्मैले लगाएका हुन्छन् भेडाको रौँबाट बुनेको बाक्लो रैथाने कपडा भने बजारतिर कमै देखिन्छ पुरुष दौरा सुरुवाल स्टकोट र सर्ट प्यान्ट लगाउँछन् टोपी साधारणतया जम्मैले लगाएका हुन्छन् भेडाको रौँबाट बुनेको बाक्लो रैथाने कपडा भने बजारतिर कमै देखिन्छ काठमाडौँमा काम गर्दा जुम्लाबाट आएका पुरुष र महिलालाई जस्तो पहिरनमा देखेकी थिएँ ठ्याक्कै त्यसको झझल्को आयो मलाई यहाँ मैले पक्की घर कम पाएँ केही धनी व्यापारी नेता र जागिरेको बाहेक धेरैजसो घरमा ढुङ्गा र माटोको गाह्रो लगाएको हुन्छ छतमा पनि माटो छापिएको हुन्छ माटोबाट हिउँ छिर्न नसक्दो रहेछ घर न्यानो पनि पार्दो रहेछ प्राय घर दुई तले हुन्छन् मुनि गाईबस्तु पाल्ने माथि मान्छे बस्ने हामी नेपाली भाग्यवाद र रूढिवादका दीर्घरोगी हौँ समाजशास्त्री दुर्बहादुर विष्टले यसमाथि सोधै गरेका छन् पूर्वको ताप्लेजुङ होस् या पश्चिमको जुम्ला यो रोगबाट कोही अछुतो छैन खालि मात्राको फरक हो जुम्ला अलि बढी नै ग्रसित भएको मैले अनुभव गरेँ बिरामी हुँदा उनीहरू अस्पताललाई कम धामी झाँक्री र फुकफाकमा बढ्दा भर गर्छन् जति सिकिस्त भए पनि अस्पताल आउनै मान्दैनन् आइहाले पनि घिटी घिटी भएपछि मात्रै मलाई सबभन्दा हाँसो लागेको त गर्भवती महिलाले खोला नाङ्ना हुन्न रे देउता रिसाउँछन् रे बिगार गर्छ रे अर्को हाँसो उड्दो कुरा महिनावारी हुँदा घरको जग छुनुहुन्न रे मतलब घरमै बस्न नपाइने यस्ता उदाहरण गनी साध्य छैन छोरा र छोरीमा निकै भिड गरिँदो रहेछ त्यसो त छोरा होस् कि छोरी बच्चालाई राम्ररी स्याहार्ने हुर्काउने बढाउने ध्यान नकमैको हुन्छ सुत्केरी हुँदा पीडा खप्न नसकेर अब देखिनु पाउँदिनौँ भन्छन् वर्षेनी पाइरहन्छन् नानीहरू माटोसँग खेल्दै आफै हुर्कन्छन् डाँडामा पछारिँदै बढ्छन् उज्जवल भविष्यको सपना बनेको भविष्य भएकाले देख्ने न हो यहाँ त गरिबले आजको दिन अघाएर बाँच्नु नै ठुलो कुरा छ कसले गरिदियोस् भोलिको चिन्ता पुरुष र महिलाको लवाइखाइमा राजा र रब जत्तिकै फरक छ जति नै शिक्षित र जानकार भए पनि पुरुषले समानताको कुरा गर्ने घर बाहिर मात्र हो घरमा भने श्रीमती वा छोराछोरीलाई धार्मिक ग्रन्थ र इतिहासका किताबमा पढिने दासी चाहिँ व्यवहार गरिरहेका हुन्छन् घर घर घुम्ने क्रममा अधिकांश महिला जनावरको जिन्दगी बाँचिरहेको मैले देखेँ अनपढ र अशिक्षित कहाँ मात्र होइन पढे लेखेको भनिएका पुरुषका घरमा पनि आफू भने ठाडिएर बजार चहार्छन् घरमा श्रीमती आमा र छोराछोरी हात घोडा चरचरी फुट्ने गरी काममा जोतिएका हुन्छन् अनुहारबाट कहिले घुम्चो हटाउने होइन बाहिर ठुल्ठुला कुरा गर्ने नेता हाकिम पत्रकार नर्स पनि छाउपडी मान्द रहेछन् महिनावारी हुँदा भात दुध माछा मासु खान नहुने रे साथीलाई भेट्न नहुने रे तरकारी र फलफुलका बिरुवा छुन नपाइने रे गर्भवती र चाहना बच्चाको नजिक पर्न नहुने रे मन्दिर त भन्नै पर्दैन हेर्दा पनि पाप लाग्छ कि जस्तो गरेर तिन कोष परै बस्छन् आमामा जुम्लाको रीतिरिवाज देखेर म रन्थनी रातमा पनि आकाश उज्यालिने यो बेला निष्पट अध्यारोमा बाँचिरहेको छ जुम्ला बत्तीको अध्यारो होइन ज्ञानको हो चेतनाको अध्यारो सायद वर्षौँदेखि अध्यारोले भेक र मन भुलाउन हो कि चुइङ्गम अति रुचाउँदा रहेछन् महिलाले पनि प्याट्ट प्याट्ट चुइङ्गम पटकाउँदै आफू जत्रै ढुङ्गाको भारी बोकेको मैले देखेँ आफूभित्र गुम्सिएको आक्रोशलाई दाँतले किचिमिची पार्दै हल्का हुन त होइन हल्का हुने अर्को उपाय पनि खुबै चल्छ यहाँ मदिरा सेवन घरमै बनाएको लोकल देखि सुर्खेत र नेपालगञ्जतिरबाट आउने सिलबन्दी रक्सीसम्मको माग छ कर्मचारीहरू नै तिल्ल परेर अफिस आएको मैले देखेकी छु रम रम हुँदै ड्युटीमा बसेका प्रहरी भेटेकी छु धान राम्ररी फल्दैन भोकमरीले जनता मर्छन् सरकारले सहुलियतमा दिएको चामलबाट भने जाँड रक्सी बनाइन्छ यसलाई चेतनाको कमी भन्ने कि पर निर्भरताको पराकाष्ठ यस्तो पनि गर्ने हो मैले कतिलाई सोधे पनि उनीहरू निसङ्कोच जवाब दिन्छन् गाह्रो छ रक्सी नखाए त ज्यानै तात्दैन ज्यान मात्र ताते त ठिकै थियो त्यही रक्सीले दिमाग पनि तताउँछ अनि हुन्छ झैझगडा घरेलु हिंसा जसको शिकार घुमी फिरी महिला नै हुन्छन् जहाँ रक्सी यति सहज छ चुरोट नहुने कुरै भएन चुरोटै भनेर नखाए पनि सुल्फा खुब खाइन्छ महिला पनि धेरै यसका अमली छन् गाउँमै बनाएको कक्कड राखेर चिलिम तान्नु सामान्य भइहाल्यो मुगेन्द्र चिकित्सा प्रतिष्ठानका साथीहरू भन्थे धुमपानबाट स्वास्थ्य समस्या बढी देखिएको जिल्लामा पर्छ जुम्ला स्वास्थ्य समस्या बढ्नुमा धुमपानलाई मात्र कारण देखाएर उम्किन भने मिल्दैन जिल्लामा सबैतिर बिजुली बत्ती पुगेको छैन खाना पकाउन र आगो ताप्न सल्लाहको दाउरा बालिन्छ यसले धासा धासा कालो धुवा फाल्छ जुन स्वास्थ्यका लागि निकै हानिकारक हुन्छ धुवारहित चुलोको नारा दिने विदेशी आयोजना नभएका होइनन् तिनको प्रभाव होटल र धनीमानीको घरमा मात्र छ यहाँको अर्को समस्या हो सरकारी कर्मचारी बस्दै नबस्नु कुनै न कुनै भ्रमण काज वा तालिम मिलाउँछन् अनि नेपालगञ्ज सुर्खेत वा काठमाडौँ झरिहाल्छन् निमित्तको भरमा कार्यालय चल्छ कहिलेकाहीँ त त्यही निमित्ति पनि हुँदैन उसको सट्टामा आउने सिमित्तले कार्यालय धान्नुपर्छ दसैँ मान्न घर गएका साथीहरू फागुनतिर मात्र उक्लेको मैले भेटेकी छु हुन त बाह्रै महिना सरकारी कर्मचारी बस्ने जिल्लामा पनि जनता कति नै प्रभावकारी सेवा पाएका छन् र जुम्लामा भने अचाक्ले नै छ जहाजको टिकटदेखि अस्पतालको उपचार र व्यवसायदेखि ठेक्कापट्टासम्ममा हुने खानेकै आधिपत्य छ म आफै पनि भनसुन गरेर हेलिकप्टरमा यहाँ आएकी हुँ जबकि कयौँ दिनदेखि टिकट नपाएर सुर्खेत एयरपोर्टमा अल्फत्र परेकाहरू मेरो आँखै अगाडि थिए यतिसम्म सामान्य थिए परम्परा मैले यस अघि अनुभव गरेकी थिएँ कालो बादलमा चाँदीको घेरा भने चाहिँ गरिबी अशिक्षा भोग रोग रूढिवाद र सामान्ति संस्कारले थिल्थिलो भारेको जुम्लालाई प्रकृतिले भने आफ्नो झोली नै फोकाइदिएकी छन् यहाँ बहुमूल्य एर्च गुम्बा छ भुची च्याउ छ जडीबुटी चिया छ पाँचौँले छ रातो चामल छ र अरू थुप्रै प्राकृतिक जडीबुटी छन् जुन हाम्रा अज्ञान आँखाले ठम्ब्याउन सकिरहेको छैनन् एर्स गुम्बा त जुम्लाको सुन भइहाल्यो यसमा सरसाफटै चल्छ एर्साको मौसम आएपछि तिरौँला भनेर ऋण लिने चलनै छ यसो गर्दा बजार भाव पाउन गाह्रो हुँदो रहेछ एक त्यान्द्रो एर्सालाई सडचालिस रुपियाँ हालेर मैले नै किने घुची च्याउ पनि सानो टुक्राकै दसदेखि पन्ध्र रुपियाँमै पर्दो रहेछ यही च्याउ नेपालगञ्जसम्म पुग्दा किलोको दस हजार दिल्लीमा पन्ध्र हजार र जापानमा बिस हजार रुपियाँ पर्छ भनेर स्थानीयहरू भन्थे यसको स्वाद निकै मिठो लाग्यो मलाई तरकारी खाए हुने चाउचाउमा मिसाए पनि हुने बाले जुम्लाको रातो चामल खुब कुरा गर्नुहुन्थ्यो संसारकै उच्च ठाउँमा फल्ने यो चामलको भात जुन दिन खाएँ मलाई एक इन्च बढेको महसुस भयो केटाकेटी छँदा जाडो छल्न चितौन आएका भटिनीहरूले एक दुई रुपैयाँ पर्ने गुलियो गुलियो खानेकुरा बेचेको मलाई सम्झना आउँछ शिलाजित भन्दै खान्थ्यौँ हामी जुम्लामा त्यसको वास्तविक गुण देखेर म छक्क परेँ ढुङ्गाको पहाड रसाएर आउने यसको एक थोपाले एक गिलास दुध कालो बनाइदिँदो रहेछ गन्ध भने कडा लाग्यो मलाई यतिका खुबी छन् जुम्लामा तैपनि हामी यसको चर्चा किन गर्दैनौँ किन खालि जुम्लाका नराम्रा कुरा बाहिर आउँछन् राम्रा कुरा दबिएरै बस्छन् किन हामी सगरमाथा र लुम्बिनीमा मात्र देशको गौरव खोज्छौँ र गुम्बा हाम्रो गौरव होइन जुम्लाको जडीबुटी खाने अरबको तेल खाने जत्तिकै बहुमूल्य छैन र जुम्लामा हामी बाहिरबाट आएकालाई छेड हान्दै भन्ने गरिन्छ जाउँला जुम्ला ल्याउँला कुम्ला हामी काम गर्न होइन पैसा कमाउन आएका हौँ भन्ने उनीहरूको आशय हो त्यतिखेर मसँग जवाब थिएन म भन्छु म बिचरीले जुम्लाबाट के कुम्ला बोकेर ल्याउँला र जब सिङ्गो देशकै निम्ति नोट र फलाउन सक्ने जुम्ला हेपिएर पिल्सिएर थिचिएर बसेको छ जुन दिन जुम्लामा पैसा खानेको उत्खनन हुनेछ र नोट बर्सने थाल्नेछ त्यो दिन म मात्र होइन मेरो प्यारो जुम्लाबाट देशैले कुम्ला बोकेर ल्याउला यो मेरो आशा होइन विश्वास हो किनकि जति जति यहाँ बस्दै गएँ जति जति भिज्दै गएँ त्यति त्यति मलाई बोध भयो जुम्ला गरिब भनेको त कहाँ पाएर गरिब हुनु यो त धनी हो नेपालकै धनी बाह्र मैले देखेको जुम्लामा फरक यति छ हामी केही नभएर गरिब भएका थियौँ जुम्ला सब थोक भएर पनि गरिब छ यो कस्तुरी मृग जस्तै हो जसले आफ्नो नाभिको बासनामा खुट्टाएको छैन जुन दिन खुट्टिन्छ म मेरी छोरीलाई भन्नेछु बुझ्यौ हामीभन्दा धेरै धनीहरू जुम्लामा बस्छन् जुम्लाले मेरो जीवनलाई नयाँ दिशा दियो नयाँ सपना देखायो र त्योभन्दा बढी घरबाट कोसौँ टाढा रहेर पनि घरलाई नै बिर्साउने माया दियो भनिन्छ घर र होटलमा एउटा कुरा फरक हुन्छ होटलमा चौरासी व्यञ्जन खाए पनि मन भोकै रहन्छ घर जति दरिद्र होस् मन अगाउँछ मैले सानैदेखि बुझेको यो भेद जुम्लामा गएर मेटियो म विजयनगरको एभरेस्ट होटलमा बस्थेँ काठमाडौँमा पाँच तारे होटलसँग नाउ जुधेकाले हामी यसलाई जुम्लाको पाँच तारे होटल भनेर ठट्टा गर्थ्यौँ खालि नाउ मिल्दैमा यी दुई होटलबिच तुलना हुने कुरै भएन काठको भर्याङ थियो उक्लदा र ओर्लदा ढङ्ग ढङ्ग थर्कने कोठाहरू साना साना थिए दिसा पिसाब गर्न बाहिर निस्कनु पर्थ्यो राति जाडोले धेरैचोटि खपेर बसेकी छु चर्पी पनि आधुनिक होइन गहिरो खाल्डो खनेर बनाएको भुइँ र भित्तामा भने खस्रो गरेर सिमेन्ट लगाएको थियो खाना चाहिँ मिठो खुवाउँथ्यो सरसफाइ पनि राम्रै थियो तर सुविधा स्वाद र सरसफाइले मात्र कुनै पनि होटललाई राम्रो वा नराम्रो बनाउने होइन रहेछ होटललाई राम्रो वा नराम्रो बनाउने त होटलवालाको मल नै रहेछ एभरेस्ट होटलका सुनिल दाई र गमा भाउजू मलाई साउजी साउनी जस्तो कहिले लागेन आफ्नै दाई भाउजू जस्तो वा त्योभन्दा बढी उहाँहरूका चारजना छोराछोरी थिए सबै फुपु फुपु भन्दै मेरो पछि लाग्थे म गइसकेपछि गमा भाउजूकी भाउजूले छोरी पाउनुभयो मसँग निकै झ्यामिन्थ्यो त्यो बच्चा बेलुकी मेरो स्वर सुन्ने बित्तिकै थोते बोलीमा लाडिँदै काखमा लुटपिटिन आइपुग्थ्यो हजुरआमाले पनि माइती आएकी नातिनी जस्तै मेरो ख्याल राख्नुभयो म छोरी मान्छे एक्लै बसेको देखेर हो कि मेरो निम्ति खुबै सुर्ता मान्नुहुन्थ्यो यो लडाइँका बेला के गर्छु भनेर घर छाडेर हिँड्यौ नानी उहाँ कहिलेकाहीँ भन्नुहुन्थ्यो तिमीलाई डर लाग्दैन तपाईँहरूसँग बस्दा मलाई के को डर हजुरआमा म उहाँको कुरा त्यसै टारिदिन्थेँ एउटा पारिवारिक मञ्च बिच बसेकीले मलाई होटलमा छु भन्ने अनुभव भएन घरमै बसे जस्तो लाग्यो घरकै खाए जस्तो लाग्यो म अफिसका साथीहरूलाई खाना चिया कफी खुवाउन ल्याइरहन्थेँ सुर्खेत बर्दिया र काठमाडौँतिरका भाइ बहिनी क्वार्टरमा एक्लै बस्थे उनीहरूलाई कहिलेकाहीँ आफूसँग सुत्न ल्याउँथे मैले ल्याउने पाहुनालाई उहाँहरू आफ्नै पाहुना सरह माया गर्नुहुन्थ्यो चित्त बुझ्दो मान्छे भने हुनु पर्थ्यो यसको कारण उहाँहरूको मन सानो भएर होइन जिल्लामा माओवादी लडाइँका घटना बढ्दै गएकाले जो पायो त्यसलाई भर गरिहाल्ने समय नै थिएन बुझेर पारक गरेर मात्र सङ्गत गर्नुपर्ने नभए घरि सेनाले एक व्यक्ति मार्ने डर घरि माओवादी लडाकुको लडारो महिला कि जानकी दिदी कहिलेकाहीँ म कहाँ बस्न आउनुहुन्थ्यो पछि उहाँ सरुवा भएर जानुभयो महत गाउँकी एकजना सिस्टर पनि आइरहन्थ्यो उनको श्रीमान राजनीति गर्थे प्राय घर बाहिरै रहने छोराछोरी थिएनन् बिचारीलाई घरमा बोल्ने मान्छे नै कोही थिएन मसित स्वभाव मिल्थ्यो सँगै बस्दा खुसी हुन्थिन् द्वन्द्वको बेला चिसो मन लिएर कोठामा घुम घुम्ती एक्लै बस्नु परेन उनले पनि मैले पनि जाडो याममा मलाई नुहाउन चर्पी जान र लुगा धुन तातो पानी नभई हुन्थेन बाल्टीमा पानी थापेर राख्यो भने रातभरिको चिसोले बरफ जमिसकेको हुन्थ्यो तातो पानीले बरफ पगालेपछि मात्र पानी प्रयोग गर्न सकिन्थ्यो गाउँमा भाउजू सधैँ मलाई पानी तताएर दिनुहुन्थ्यो म पनि उहाँलाई भान्साका काममा सघाइदिन्थे बिहान उठेर चिया पकाउँथे उहाँहरूलाई थर्मसमा राखिदिन्थे तरकारी काटिदिन्थे बिहान बेलुकीको समय व्यस्त रहन अरू पनि सक्ने जति काम गरिदिन्थे बिस्तारै हामी बिच घराइसी कुराकानी हुन थाल्यो बाबुको अत्याचार मामा माइजूको शोषण घरको पुरातन र गरिबीको प्रकाष्ठबारे उहाँले मनभरिको कुरा मसँग बाँड्नुभयो उहाँको हँसिलो अनुहार पछाडि कति दुःखका गाँटा परेका रहेछन् भन्ने मैले त्यतिखेर चाल पाएँ जिन्दगीभरि असह्य पीडाको भारी बोक्नु परे कहिले होला यहाँका मान्छे उमेर नपुग्दै बुढाबुढी हुन्छन् अहिले पनि कर्णालीको औसत आयु सडतिस वर्ष हो धेरैजना योभन्दा कम बाँच्छन् दुःखको पहाडले मुटु जति खिच्छ अनुहार उति मुजा परेर आउँदो रहेछ गाउँमा भाउजूको हालत त्यस्तै थियो मैले उहाँलाई सक्षम बनाउन थरी थरीका सिप सिकाएँ पढ्न लेख्नमा रुचि राख्नुहुन्थ्यो म कोठा छु भने होटलका कामबाट फुर्सद चोरेर आइहाल्नुहुन्थ्यो र कखारा पढ्न थाल्नुहुन्थ्यो नयाँ अक्षर सिकेको दिन म उहाँको अनुहारमा उज्यालो चमक देख्थेँ उहाँको खुसी देखेर मेरो मन त्यसै भरिएर आउँथ्यो सोच्थेँ यस्ता कति तारा चम्किनु अघि नै अस्थायी होलान् जुम्लामा फेरि सोच्थेँ यो माओवादी लडाइँले त झनै धेरै तारा उदाउनै पाएनन् टेस्ट होटलको बसाइबाट खुसी थिएँ सन्तुष्ट थिएँ कहिलेकाहीँ स्वाभाविक रूपमा मन उकुस मुकुस हुन्थ्यो तर डर चिन्ता केही थिएन एक दिन अचानक काठमाडौँ अफिसको प्रशासन शाखाबाट खबर आयो तिमी यो होटलमा नबस्नु कि अस्पतालको क्वार्टरमा गएर बस्नु वा अन्त कोठा खोज्नु मैले कारण सोधेँ तिमी बसेको होटल जिल्ला प्रहरी कार्यालय नजिक छ खतरा हुनसक्छ उनीहरूले आफ्नो सुरक्षा विश्लेषण सुनाए माओवादीले सबैतिर प्रहरी कार्यालय र आर्मी क्याम्पमै आक्रमण गरिरहेका छन् यहाँ पनि गरे भने एभरेस्ट होटललाई कुनै न कुनै रूपमा क्षति पुग्न सक्छ माओवादीले आक्रमणकै निम्ति होटल प्रयोग गर्न सक्छन् पहिलोचोटि मेरो आङ श्रृङ्ग भयो प्रिय श्रोतागणहरू आजको श्रृङ्खलामा वाचन गरिएको कृति खलङ्गामा हमला राधा पौडेलद्वारा रचित वास्तविक घटनामा आधारित कृति हो उक्त कृतिलाई पृष्ठ बयालिससम्म वाचन गरेर रोकेको छु आगामी दिनहरूमा यस कृतिका बाँकी रहेका भागहरू ल्याएर उपस्थित हुने नै छु श्रोताहरू आज वाचन गरेको यस कृतिको भाग तपाईँहरूलाई कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया पनि दिनुहोला यतिन्जेलसम्म यस श्रृङ्खलामा रहनुभयो तपाईँ सबै सबैप्रति आभार प्रकट गर्दै आजको श्रृङ्खलाबाट बिताउन चाहन्छु आगे दिनुहोस् हस्त नमस्कार